नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्समा रोजाइमा फाकाको अर्को एउटा रमाइलो बसाइली राज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ रोजाइमा लोक भाकाको व्यवसाय लिएर हामी हरेक हप्ताको मङ्गलबार र बिहिबार आउने गर्छौँ आज बिहिबारी श्रृङ्खला हो र बिहिबारी श्रृङ्खलामा रहेर तपाईँको रोजाइमा रहेको भाका तपाईँको माझमा हामी राख्छौँ त्यस्तो रोजाइमा लोक भाकाको व्यवसायमा विशुद्ध रूपमा हामी तपाईँकै रोजाइमा रहेको भाका तपाईँकै माझमा राख्नेछौँ यदि तपाईँलाई कुनै भाका मनपर्छ निकै नै गुनगुनाउनुहुन्छ अथवा नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका भाकाहरू छन् जुन भाका तपाईँ अत्याधिक सुन्नुहुन्छ नयाँ होस् पुरानो होस् जुन कुनै भाका तपाईँलाई मनपर्छ भने आउनुहोला आज पनि तपाईँको रोजाइमा रहेको भाका प्रस्तुत गर्नको लागि हामी उपस्थित भइसकेका छौँ र दुईवटा बाटो पनि तपाईँको लागि खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस आउन सक्नुहुन्छ यति बेला राजको रोजाइमा रहेको भाका कार्यक्रमको सुरुवातमा राख्न चाहन्छु त्यस पछाडि भने तपाईँको रोजाइमा रहेको भाका पक्कै पनि राख्नेछौँ फोन प्रयास गर्दै गर्नुहोला के छौ र को नामा खोज्न बाँकी घामा जोनामा खोजिसके मैले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके मैले देखन मन लागेको छ मर्न भन्दा मैले को नामा खोज्न बाँकी घाम र जुनमा खोजिसकेँ मैले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके मैले सानो तिमलाई देख्न मन लागेको छ मर्न भन्दा पहिले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके मैले सानो तिमलाई देख्न मन लागेको छ मर्न भन्दा पहिले छैनौ र सानी आउन भरै भेटो न जा भने खोजिसके मैले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके मैले सानो तिमलाई देख्न मन लागेको छ मर्न भन्दा मैले छैनौ र सानी आउन भरै भेटो न जा भने खोजिसके मैले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके मैले सानो तिमीलाई मन लागेको छ मर्न भन्दा पहिले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके मैले सानो तिमलाई देख्न मन लागेको छ मर्न भन्दा पहिले के भर लाउँछ रातभरेसे आतिन्छु डर लाउँछ खोजिसके मैले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके मैले सानो तिमीलाई देख्न मन लागेको छ मर्न भन्न छेउ भर लाउँछ रात परेसी आतिन्छ डर लाउँछ खोजिसके मैले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके मैले सानो तिमलाई देख्न मन लागेको छ मर्न भन्दा पहिले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके मैले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसकेँ मैले सानो तिमीलाई देख्न मन लागेको छ मर्नभन्दा पहिले निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लोक भाकाको व्यवसायसँगै हुनुहुन्छ तपाईँ यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा हामी हरेक हप्ताको मङ्गलबार र बिहिबार रोजाइमा लोक भाकाको बसाइ लिएर आउँछौँ यदि तपाईँलाई पनि कुनै लोक भाकाहरू सुन्न मन लागेको छ आफ्नो रोजाइमा रहेको भाका सुन्न मन लागेको छ मनपर्छ कुनै पनि लोकदोहोरी भाका भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस आउन सक्नुहुन्छ विशेष गरी नेपाली लोकगीत सङ्गीतको बजारमा रहेका चर्चामा रहेका जुनसुकै भाका तपाईँलाई नयाँ भाका मनपर्छ नयाँ भाका रोज्नुहोस् पुरानो भाका मनपर्छ पुरानो भाका रोज्नुहोस् जुन भाका तपाईँ सुन्न चाहनुहुन्छ जुन भाकाले तपाईँलाई छुन्छ जुन भाका तपाईँलाई मनपर्छ त्यो भाका तपाईँले रोज्न सक्नुहुन्छ रिजाइमा लोक भाकाको व्यवसायमा आएर र यति बेला हामी एउटा मिठो अर्को भाका तपाईँको माझमा राख्छौँ त्यसो त अहिले फोनमा पनि अलिकति समस्या आइरहेको छ राम्रोसँग कुराकानी हुन सकिराखेको छैन हजुर होस् यति बेला रोजाइमा लोक भाकाको व्यवसायमा आज विशेष गरी राजको रोजाइमा रहेको भाका तपाईँको माझमा राख्छु आगामी श्रृङ्खलामा तपाईँको रोजाइमा रहेको भाका पक्कै पनि हामी राख्छौँ फोन प्रयास भने गर्दै गर्नुहोला लागिहाल्यो भने तपाईँको रोजाइमा रहेको भाका पनि हामी तपाईँको माझमा राख्नेछौँ यति बेला भने राजको रोजाइमा रहेको मेरो नै मिठो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 W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै गुणाबाट सुनिराख्नु भएको छ विशेष गरी रोजाइमा लोकभाकाको व्यवसायमा रहेर हामी तपाईँको रोजाइमा रहेको भाका तपाईँको माझमा राख्छौँ र आजको लागि पनि हामी कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइसकेका छौँ फोनमा पनि अलिकति समस्या आइराखेको थियो त्यसैले तपाईँहरूसँग राम्रोसँग तपाईँहरूसँग कुराकानी हुन त सकेन नै जे होस् रोजाइमा लोक भाकाको व्यवसाय लिएर हामी हरेक हप्ताको मङ्गलबार र बिहिबार आउने गर्छौँ व्यवसायमा तपाईँले रोज्नु भएको तपाईँकै रोजाइमा रहेको भाका प्रस्तुत गर्छौँ आगामी श्रृङ्खलामा तपाईँकै रोजाइमा रहेको भाका पक्कै पनि तपाईँको माझमा राख्ने नै छौँ यति बेला भने कार्यक्रमबाट छुटिनुपर्छ अन्तमा राजलाई धेरै धेरै धन्यवाद दिन्छु रेडियो सुनेर नै तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिन्छु र रोजाइमा लोक भाकाको आजको यो बसाइबाट म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार